नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हजको नियमित प्रोग्राम जस्ट फर इन्सीमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छौं प्राविधिक कक्षीमा हुनुहुन्छ विष्णुजी र आजको यो आइतबारको बुस्ताइमा भने सहकर्मी राजनदेल गुरुङ र म सुजिता आउने गर्दछौँ र आज भने राजनदेलको अनुपस्थितिमा हाम्रो सहकर्मी मित्र आउनुहुन्छ एकजना एकैछिनपछि तर उहाँ एकैछिनपछि आउँछु भन्दै हुनुहुन्छ र तपाईँहरूसँग हामी आज रमाइलो कुराकानी गर्नेछौँ प्रोग्राम जस्ट फर एनसीमा रमाइलो भन्दा पनि आज आदिकवि भानुभक्त आचार्यको दुई सय एकौं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ भानु जयन्तीका अवसरमा विभिन्न ठाउँहरूमा देशभरका विभिन्न ठाउँहरूमा आज हामी यसै विषयवस्तुमा रहेर कुराकानी गर्न कुराकानी गर्नेछौँ र तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र सुन्ना छप्पन्न त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा र यति बेला भने हामी कार्यक्रमको सुरुवात गर्नुपर्छ एउटा निकै नै रमाइलो साङ्गीतिक आवाजबाट को के छ बोल हाम्रै बिर्खे नै अनमोल हतार कालो नधेर गोरो राइफल पाएको एक्लो छोरो बिर्खे होइ होइ बिर्खे होइ चिन्छस् बिर्खेलाई चिन्छस् होइ होइ चिन्छस् गाउँमा गाह्रो साह्रो पर्दा ओइ सबैलाई चाहिने यही बिरले अरे वाह अरे वाह सबको प्यारो प्यारो बिरले नमचके मुर्चुङ्गाको धनु सुन रे बिर्ख्याउ ह्याउ घ्याउ बिर्ख्याउ बिर्ख्याउ ह्याउ ह्याउ घ्याउ धिरी धिरी बाँसुरी बजाई मायाको धुन्डौ सुनाइदे Let's dance in Birkekotan. chumma chumma one more time chumma chumma chum chum pa pa chumma chumma pa pa chinchas, mira que la chinchas, oi oi chinchas एक दिन छप्पर लाख मोटरमा बिर्के सुई सुई साइकलमा मोटर आयो पापो पापा बिर्खे टिङ टिङ साइकलमा खेले हान्यो ब्रेक चाप चाप खुर खुर खुर कमिलाको ताती अरू भन्दा हाम्रो बिर्खे जाति अरू केटी सबै पर पर सारेर अहिले बिजुलीले भन्यो छाती तानेर बम बम बम बम बम भोरे कुरा सबले खोले एउटा भन्छ मेरो अर्को तेरो कसै तेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो ओइ बिर्खे ओइ बिर्खे बिर्खे बिर्खे यस्तै भाका यो यस्तो गीत राख्यौँ हामीले होइन तपाईँलाई मन पऱ्यो होला अवश्य पनि र जस परिन्जयको बसाइमा तपाईँलाई साथ दिनको लागि म पनि उपस्थित भएको छु र सँगसँगै सुजिता पनि हुनुहुन्छ उतापट्टि हामीलाई साथ दिँदै हुनुहुन्छ सिसा पारिरहेर चाहिँ जस परिन्जयको यो एपिसोडमा विष्णुजी हुनुहुन्छ होइन र हामी जस जस्ट के गर्छौँ सुजिता रमाइलो कुराकानी गर्ने गर्दछौँ र आज भने हामीले अलिक फरक छ है फरक छ अलिक फरक छ है फरक छ भन्नाले कस्तो फरक <laughs> आज हामी के कुरा के विषयमा कुराकानी गर्नेछौँ त आज हामी आदिकवि भानुभक्त आचार्यको आज चाहिँ दुई सय एकौ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ र यही विषयमा रहेर हामी उहाँको बारेमा होइन एकदमै एकदमै तपाईँ पनि रचना कोर्नुहुन्छ भने तपाईँ पनि रचना वाचन गर्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ है फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ रमाइलो गरौँ लानु छ के छ र जिन्दगीमा होइन एक दिन बाँच्नै पर्छ एक दिन फेरि मर्नै पर्छ मरेर लानु के छ र बाँचिन्जेल रमाइलो गरौँ जस इन्जोय गर्छौँ हामी जस पर इन्जोयको बसाइमा रहेका छौँ रेडियो पनि एक सय चार थप्लो पाँच मेकर सुनिराख्नु भएको छ इन्टरनेटमा पनि तपाईँले हामीलाई सुनेर साथ दिनु भइराखेको छ कोही साथी आउनु भएको र आउनु भएको छैन विष्णुजीको सङ्केत मिलिराखेको छ जसपरि इन्जोयको बसाइमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ आज भने हामीले के गर्छौँ भन्दाखेरि आदिकवि भानुभक्त आचार्यको दुई सय एकाउन्सम्म साहित्यको छ आज है देशभर बनाइदिएछ र हामी पनि यही अवसरमा रहेर तपाईँसँगै कुराकानी गर्छौँ तपाईँ कुराकानी गर्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ भानुभक्त आचार्य नचिनेको नै छ र है रामायण पनि लेख्नु भएकै हो अनि त्यसपछि कविता त झन् भन्नै परेन साहित्यिक विधामा त होइन र जन्म चाहिँ कहाँ भएको रहेछ हाम्रो यो आदि कविजीको उहाँको चाहिँ चुम्दी भएको रे रे रे भएको हो नि <laughs> हामीले पढेको बाटो रे भन्ने मिलेन नि त यहाँनिर होइन भएको हो भनेर दाबी गर्न सक्नु पऱ्यो नि होइन जन्मेको त हामीले थाहा भएन नि त ठ्याक्क देखेन पढेको आधारमा भनेको पढेको आधारमा भन्नुभयो है अनि आमा बुवाको नाम थाहा छ तपाईँलाई उहाँको जन्म कहिले भएर उहाँको आमा बाबाको नाम त अब थाहा नहुने कुरै भएन नि है थाहा हुनु पर्यो ल भन्नु पर्यो नि त थाहा भएपछि नभनिकन त्यस्तो हुन्छ त हो त नि भन्नु पर्ला पक्कै पनि है किनभने भन्दैछौँ तपाईँहरूले थाहा पाउनुहुनेछ भानुभक्तको जन्म उहाँको पिताको नाम चाहिँ धनञ्जय आचार्य र माता धर्मवती देवीको पुत्रको रूपमा चाहिँ उहाँ तनहुको रामघामा विक्रम समक विक्रम समत अठार सय एकहत्तर असार उन्तिस गते आजको दिनमा भएको होइन आज उन्तिस गते <laughs> त्यही भएर पनि साहित्यको विधामा चाहिँ टक्क लाएर होइन धेरै विधाहरू पढ्नु भएको आफ्नो हजुरबाको श्रीकृष्ण आशीर्बाट चाहिँ शिक्षा पाएको हुनाले एउटा घाँसीको घाँस काटेर पार्टी बौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा चाहिँ पाएको भन्ने उहाँको भनाइ थियो भने हामीले पाठहरूमा पढेका थियौँ बुकहरूमा होइन त एकदमै एकदमै एकदमै उहाँले चाहिँ नेपाली साहित्य जगतमा होइन त्यति मात्र नभइकन नेपाली भाषामा साहित्यमा संस्कृतिमा धर्म दर्शनमा परम्परा चरित्र मर्यादा सबै कुराहरूमा पितृप्रेमदेखि लिएर भातृत्व दाम्पत्य कर्तव्य देश प्रेम जनसलय होइन यस्तै सबै कुरामा चाहिँ सबै विषयमा समयमा चाहिँ आफ्नो कलमहरू चलाउनु भएको थियो उहाँले होइन त्यही भएको कारणले गर्दा पनि आदिकवि भन्न रुचायो होला सबैले होइन के कसो पक्कै पनि हो र हामी भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा रहेर पनि तपाईँसँग रहिराखेका छौँ तपाईँसँग त्यस्ता रचनाहरू छन् भने पनि आउन सक्नुहुनेछ रमाइलो कुराकानी जस रमाइलो गर्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ तपाईँसँग प्रतिभा छ त्यो प्रतिभाको हामी कदर गर्छौँ तपाईँको त्यो प्रतिभा देखाउन चाहनुहुन्छ भने पनि एउटा माध्यम बनेर आएका छौँ हामी होइन पक्कै पनि एउटा माध्यम बनेका छौँ आज है तपाईँको अवसर हो यो पनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला हामी यही वरिपरि रहेर आज विशेष गरी भानुभक्तको बारेमा धेरै चर्चा गर्नेछौँ कुरा गर्नेछौँ तपाईँसँग पनि कुरा गर्नेछौँ आउनुहोला शून्य छप्पन्न भानुभक्तको बारेमा केही ज्ञान छ भने हामी भन्दा बढी सेयर गर्न सक्नुहुन्छ है सबैजनाले थाहा पाउनुहुन्छ बुझ्न सक्नुहुन्छ यो अवसर सबैलाई सुत्नेछ तपाईँलाई केही थाहा छ भने भन्न सक्नुहुन्छ गजलहरू यस्तै रचनाहरू बाँच शासन गर्न चाहनुहुन्छ भने पनि आउनुहोस् सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ र यो भानुभक्तको बारेमा भानुभक्तलाई बाहिर ल्याउने काम चाहिँ मतिराम भट्टले गर्नुभएको रहेछ होइन त्यही कुरा चाहिँ हामीले पढ्न पाउँछौँ होइन र दुई हजारभन्दा पनि उन्नाइस सय अडचालिसमा प्रकाशित गरेर पहिलोपल्ट चाहिँ भानुभक्तलाई तनु चोरीबाट झिकाइदिएर चाहिँ बाहिर निकाल्ने काम गरेको चाहिँ मोतीराम भट्टले हो रे अनि मात्र त्यस बेला नेपालका सबैले होइन वरपरका रामायणका स्रोतसँग चाहिँ भानुभक्त गाइन थाले सबैजनाले भानुभक्तले लेखे रहेछ है भन्ने कुरा थाहा पायो होइन अनि त्यसपछि धेरै कृतिहरू उहाँको बाहिर आए नेपाली साहित्यमा उहाँले नौलो फार दिएर चाहिँ उहाँले धेरै योगदान पुर्याएको हामी पाउन सकौँ सकिन्छौँ नि होइन र नेपाली साहित्यिक क्षेत्रमा चाहिँ आदि भनेर हामीले उहाँलाई नै चिनिन्छ है भानुभक्त आचार्यलाई एकदमै एकदमै त्यति मात्र नभइकन भानुभक्तको रूपमा बालकृष्ण समले नाटकीय अभियान पनि मञ्च उभिएर दुई हजार दुई भद्र बाइसको गोर्खापत्रले पनि लेखिएको थियो नि त होइन र पक्कै पनि र गौरी शङ्कर नाटकीय समुदायले पनि भानुभक्त ना बारेमा नाटक देखाइएको कुरा अवगतै छ हामीलाई होइन यी कुराहरू हामीले बुझ्न सक्छौँ र आदर आदिकवि भानुभक्त आचार्यलाई हामी श्रद्धाञ्जली गर्न सक्छौँ किनभने हाम्रो देशलाई हाम्रो गौरवलाई हाम्रो साहित्यलाई हाम्रो नेपाली भाषालाई उहाँले विश्व सामु चाहिँ देखाउन सके होइन विश्व सामु चाहिँ पुर्याउन सकिएको छ हामी धेरै चाहिँ हामी नेपाली हौ नेपालीले नेपालीमा चाहिँ यसरी रामायण चाहिँ वाचन भएको छ भन्ने कुराहरू थाहा पाउनको लागि पनि भानुभक्तले धेरै योगदान पुर्याएको छ नि त होइन र त्यति बेला चाहिँ लेखनाथ पौडेलले चाहिँ नेपाल राष्ट्र रहितसम्म भानुभक्त अमर रहनेछन् भनेको यो त्यो बेलाको घोषणा चाहिँ आजसम्म पनि सार्थक छ है हामीलाई आज जस्तो लाग्छ होइन त दिपेन्द्रजी एकदमै एकदमै आज पनि सार्थक छ र सार्थक बढाइराख्नु पनि पर्छ यो हाम्रो कर्तव्य पनि हो होइन हामीले भानुभक्तलाई बिर्सियो भने अवश्य पनि हाम्रो राष्ट्रलाई बिर्सिनेछ हाम्रो त्यो नेपालीमा जुन भानुभक्तले रामायण लेखे त्यो रामायणले हामीलाई बिर्सिनेछ त्यही कारणले गर्दा पनि हामीले यी कुराहरू चाहिँ बिर्सिनु भएन होइन र पक्कै पनि हामी यस्तै कुराकानी गर्नेछौँ तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ आदिकवि भानुभक्तको बारेमा केही थाहा छ भने उहाँप्रति गरेर रचना गर्नुभएको छ भने केही गजलहरू लेख्नु भएको छ भने तपाईँ वाचन गर्न सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा आएर होइन त सहभागी भएर एकदमै एकदमै रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने पनि आउन सक्नु नै छ एकैछिन एउटा गीत सुन्नुपर्छ होला होइन यति बेला एउटा साङ्गीतिक आवाजलाई जोड्छौँ अनि पुनः प्रोग्राम जस्ट फर एनसीमा हामी उपस्थित हुनेछौँ पृथ्वी कम्प गराई झट तही गिर्या बाली त मुर्छा परे मुर्छा दुई घडी पर्या पछि अलिक चैतन्य आयो जसै देख्या श्री रघुनाथलाई खुसी भई सामने बस्याका तसै भन्छन् श्री रघुनाथलाई रघुनाथ तिम्रो विराम क्या गर्या धर्मै छोडी लुकेर आज तिमीले मार्यौमा अहिले मर्या यो क्या क्षत्रिय धर्म हो लुकी लुकी वीर बाण छोड्छन् कहीँ क्षत्री भइकन धर्म छोडी लड्न्या एक आज देख्या यहीँ सामने भइकन बाण छोडी तिमीले मार्थ्यौ त खुब यस थियो सुग्रीव हो कति साख महु कति कुसाख हादै क्या मन्दियो सीता रावणले हर्या भनी बहुत सन्ताप मनले गरी लाई सहाय मकनता लुकेर चोर झै गरी मार्यो यो अति चुक भयो गरु कसो बाँस्थ्या त यहीँ बसी रावणलाई कुलै समेत सहजमा झिक्थ्या म पाता कसी यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर रोड टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई main road Tadhi phone number शून्य नेताजी पाँच साठी तिन सय एकचालिस सुन्नुहोस् न एकमात्र कविता लल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि खुसी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई high school road Tadhi phone number शून्य मोबाइल नम्बर अन्ठानब्बे तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी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 साथ मिलिराखेको छ विष्णुको सँगसँगै म दिपेन्द्र छु अनि म सुचिता हमाल र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगा हर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम जस पर इन्जोय हामी मस्त जस गर्छौँ है जस्ट रमाइलो कुराकानी गर्ने गर्दछौँ आज पनि जोस् हामी अलिक भानुभक्तको बारेमा केही चर्चा गरिराखेका छौँ आजको व्यवसायमा रहेर भानुभक्तको दुई सय एकौँ जन्म जयन्ती उहाँको जन्म जयन्तीको अवसरमा रहेर चाहिँ तपाईँसँग त्यस्तो कला छ तपाईँसँग त्यस्तो रचनाहरू छन् भने पनि आउन सक्नुहुनेछ र आदिकवि भानुभक्तको बारेमा तपाईँलाई केही कुरा थाहा छ भने आएर सेयर गर्न सक्नुहुनेछ हामीसँगै तपाईँसँग हामी छौँ हामीसँग तपाईँ हुनुहुन्छ तपाईँले हामीलाई सुनेर साथ दिइराख्नु भएको छ ध्वनि तरङ्गमा एक सय चार थुप्रो पाँच मेघाहरूमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ यति बेला भने हाम्रो आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती परेको छ यसै सन्दर्भमा चाहिँ भानुभक्त आचार्यप्रति समर्पित एउटा रचना चाहिँ यति बेला दिपेन्द्रले सुनाउने सुनाउने साँच्चै साँच्चीकै ल सुनिहाल्ने नसुनि हुँदैन भने भोलि सुनाउँछ है ल आज आज महत्त्व छ नि त भोलि भन्दा सायद सधैँभरि महत्त्व हुन्छ हामीलाई त आदि कवि भानुभक्त होइन सधैँभरि हुनु पऱ्यो नि त्यही भएर हुनुपर्छ तर आज चाहिँ उहाँको जन्म जयन्ती परेको छ त्यही भएर भोलि सुनाउला नि भने <laughs> त्यही भएर आजै सुनाउनु पऱ्यो आजै सुनाउनु पऱ्यो सुनिहाल्ने दिपेन्द्रको रचना वाचन गरेको चाहिँ सुनिरहँ जस्तो लाग्छ हामीलाई सुनिरहँ जस्तो गीत जस्तै हो एकदमै मिठो छ हिन्दी गीत जस्तो <laughs> ल सुरु गर्नु सुरु गर्ने सिकायो पाठ घाँसीबाट राख्यो नाम भानुभक्त यो गौसम्म भुल्ने छैनन् तिम्रो काम भानुभक्त घाँसीले त कुवा बनाई बटुवाको प्यास मेट्यो धन्य तिम्रो साहित्यले एउटा नयाँ बाटो भेट्यो चिनायो नि रामायण सीतारामा भानुभक्त धनञ्जय पुत्र धन्य तिम्रो काम भानुभक्त तनहु नै साहित्यको बन्यो धाम भानुभक्त धन्य तिमी झनै धन्य तिम्रो काम भानुभक्त धन्य तिमी झनै धन्य तिम्रो काम भानुभक्त निकै नै मिठो स्वरमा रचना वाचन गर्नुभयो है कस्तो लाग्यो मिठो लाग्यो <laughs> मिठो छ एकदमै चक्लेट जस्तै हो कि चक्लेट भन्दा नि मिठो चक्लेट त गुलियो हुन्छ क्या मिठो गुलियो हुन्छ गुलियो नि मिठो हुन्छ नि गुलियो पनि मिठो पनि र भानुभक्तको बारेमा यो रचनालाई हामीले वाचन गऱ्यौँ र भानुभक्तले आफ्नो त्यो ज्ञानलाई चाहिँ एउटा घाँसिएबाट चाहिँ साहित्यमा आफूले कलम चलाउनको निम्ति अगाडि बढेको कुराहरू हुँदै थियो रचनामा होइन र सिकाएका पाठहरू एकदम एकदमै ऊ घाँसेबाट चाहिँ शिक्षा पाएर होइन आफ्नो हजुरबुवाबाट शिक्षा पाएर चाहिँ उसले साहित्यमा कलम चलाएका कुराहरू रामायण रचेका कुराहरू हामीलाई थाहा नै छ अवगतै छ हामी कार्यक्रमको अन्त अन्त्यतिर पनि आइपुग्नु लाग्यौँ है अब पक्कै पनि अन्ततिर आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ भनेर हामीलाई प्राविधिक मित्र हुनुहुन्छ विष्णुजीले इसारा गर्नुभएको छ जानुभन्दा अगाडि एउटा रचना वाचन गर्ने हो गर्नुपर्छ हाम्रो दिपेन्द्रजीले निकै नै मिठो भानुभक्तको बारेमा रचनाहरू धेरै छन् होइन भानुभक्तलाई हामी सम्मान गर्नुपर्छ उहाँलाई बिर्सन त हामीले सक्दैनौँ होइन र उहाँको रचनाहरू रामायण एकमा एक बालखण्डमा काण्डमा पनि लेखिएको छ एक दिन नारद सत्य लोग पुगी गया लोकको हित गरौँ भने ब्रह्मा त्यही थिया पर्या चरण गया खुसी गराइया पनि यस्तो यस्तो छन् होइन यो संस्कृत भाषामा अलिकति हाम्रो जिब्रो चाहिँ लटपटी राखेको हुन्छौँ होइन नेपाली भएर पनि शुद्ध नेपाली उच्चारण गर्न हाम्रो जिब्रोले साथ दिँदैन के गर्ने होइन अब के भने इङ्ग्लिस बोल्दा बोल्दै लटपटेको जिब्रो जस्तो कि होइन हामी नेपाली भएर पनि अब नेपाली शब्दले राम्रोसँग उच्चार गर्दै गर्न सक्दैन यही नै हाम्रो कमजोरी पक्ष छ कि रामायणलाई चाहिँ जुन भानुभक्तले चाहिँ जुन अर्को भाषामा त्यो नेपालीमा संस्कृत भाषाकोलाई पनि नेपाली भाषामा ल्याएर चाहिँ होइन प्रकाशित गर्न सफल हुनुभयो लेख्नुभयो तर हामी त्यही नेपाली भाषालाई चाहिँ हामी बुझ्न सक्दैनौँ कि कति कुरा छ चाहिँ यो दुःखको कुरा हो कि सुख खुसी कुरा हो दुःखको कुरा दुःख कुरो है मैले त खुसी कुरो हो कि भने त नि हाँसिरहेको र अब हामी छुट्टिनुपर्छ है अर्को सातातिर पनि अर्को एपिसोडहरूमा यसै भेट हुने नै छ होइन आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नु होला भानुभक्त विशेष कार्यक्रम हामीले बनाउने कोसिस गऱ्यौँ हामीले त्रुटिहरू भयो होला माफी गर्नुहोला भानुभक्तको बारेमा हामीले धेरै चर्चा गर्ने कोसिस गऱ्यौँ उहाँलाई हामीले कताबि बिर्सनु हुँदैन हाम्रो देशले बिर्सनु हुँदैन राष्ट्रले बिर्सनु हुँदैन तपाईँ र मैले मनमुटुमा राख्न सक्यो भने अवश्य रामायण बाँच्नेछ भानुभक्तको जीवन सधैँभरि अमर रहनेछ होइन अब छुट्टिन्छौँ क्यारे होइन छुट्टिनुपर्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा